तडपिन्छु सम्झेर ती दिनहरू आतिन्छु सम्झेर ती पलहरू तर म कहाँबाट तिमीलाई पाउ श्रावणको झरी झै आँसु छ देखि टाढा मदेखि देखि टाढा तर्पिन्छु सम्झेर ती दिनहरू आतिन्छु सम्झेर ती पलहरू मनको मनको सिंहासनमा तिम्रो एक मुस्कानले हौसला दिन्थ्यो मेरो जीवन